जाति हुन्थ्यो न त चोट हुन्थ्यो न त हुन्थ्यो माया यदि मोटो दुख्दा पनि किन लाग्छ माया किन लाग्छ माया ಯಾರು ತರ್ಕಿ जिन्दगी नै भो अध्यारो टुटिसकेको सपना पनि लागिरहन्छ प्यारो खुसीहरू day दुख ने भाई दुख ने मना क्या तेरे फ्याकी दिन थे छातिर तो बनाई रा खुशी भई हासी दिन थे सखने भाई दुख ने मना क्या त हुन्थ्यो न त हुन्थ्यो माया यति मुटु दुखदा come on.